बादल घन्काउँदै पाखा र पर्वत थन्काउँदै जोर जोर बादल घन्काउँदै पाखा र पर्वत थन्काउँदै लेकर बेसी बिउजाउँदै झौरे भाकामा गाउँदै आए मतमा त मायालु माया र पिरति लाउँदै हो माया को तिरैमा सानो है घरबार बसाउला सुनको सीको तिरैमा सानो है घरबार बसाउला मिठो र पिठो जे पाउला चोखो है मनले खाउला दुई दिनको चोला हाँसी र खेली बिताउला दुई दिन को चोलायो हाँसेर खेली बिताउला हो हाँसेर खेली बिताउला उड्ने चरीले कहाँ पो बसिरहन्छ र बनैमा उड्ने चरीले कहाँ पो बसिरहन्छ र दुःख र सुख कर्मको खेल देखेको कसले हुन्छ र आसौ खेलौ मायालु मरेरै लानु पो छ र हाँसौ खेलौ मायालु मरेर लानु पोकेछ र हो मरेर लानु पोकेछ र हो मरेर लानु पोकेछ र हो मरेर लानु पोकेछ र